डडेलधुवाको विकासका लागि रातो किताबमा तमाम विकास योजना अमरगढी किल्लाभित्र संग्रहालय निर्माण गरिने भारत विभिन्न वाहनामा पञ्चेश्वर जलविद्युत परियोजना टार्दै डोटीमा कर्मचारीका कारण मुक्त हलियाको रकम फ्रिज हुँदै मृत्युदण्डको सजाय सुनाइएका बमको उद्धार तत्काल सम्भव नरहेको दूतावासको भनाई डोटीमा गरिबी निवारण कोषको रकम असुली गर्न चुनौती लाखौं रूपियाँ बिक्री हुने भ्रम बोकेर हुचिल पक्रेर घरमा राखिँदै र सुदूरपश्चिमको प्रमुख पर्यटकीय स्थल खप्तरमा टेलिफोन टावर निर्माण गडेौला मलको प्रयोगले उत्पादित तरकारीबाट वार्षिक चार लाख भन्दा बढी आमदानी प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष दुई हजार त्रिहत्तर चौहत्तरको बजेट सम्बन्धी रातो किताबमा डडेलद्वाराका केही महत्वपूर्ण विषयहरू समेटेको पाइएको छ रातो किताबमा उल्लेख गरिए अनुसार जिल्लाको अमरगढ़ी नगर क्षेत्रलाई स्मार्ट सिटी बनाउन उग्रतारा मन्दिरको विकास गर्न ऐतिहासिक अमरगढ़ी किल्लाभित्र संग्रहालय निर्माण गर्न बस पार्क निर्माण गर्न लगायतका महत्वपूर्ण क्षेत्रहरूका लागि आवश्यक बजेट छुट्याइएको छ बजेटमा नै घोषणा गरिएको स्मार्ट सिटीको विकासका लागि अहिले एक करोड़ नब्बे लाख रूपियाँ छुट्याइएको रातो किताबमा उल्लेख गरिएको छ यसपछि अमरगढ़ी क्षेत्रलाई स्मार्ट सिटी बनाउन डीपीआर तयार गर्नको लागि पाँच छ करोड़ रकम विनियोजन हुने जानकारी आएको नेकपा एमाले अमरगढ़ी नगर कमिटी अध्यक्ष विपिन ओझाले जानकारी दिनुभएको छ यस्तै रातो किताबमा सुदूरपश्चिमकै ठूलो शक्तिपीठ उग्रता र मन्दिरको विकासका लागि पञ्चानब्बे लाख रकम रातो किताबमा उल्लेख गरिएको उहाँले जानकारी दिनुभएको छ यस्तै घटाल स्थान मन्दिर क्षेत्र विकासको लागि सात लाख रकम छुट्याइएको उल्लेख गरिएको छ यसैगरी बढ़दो सवारी संख्याका बीच ठूलो समस्याको रूपमा रहेको गाड़ी पार्किङका लागि समेत रातो किताबमा पर्याप्त रकम उल्लेख गरिएको पाइएको छ डकले भन्ने ठाउँमा बस पार्क निर्माणका लागि साठी लाख रकम समावेश गरिएको छ भने हालको बाग बजार बस पार्कलाई बस बिसौनीको रूपमा विकास गरिनेछ जिल्लाको एक पर्यटकीय गन्तव्य ऐतिहासिक अमरगढ़ी किल्लाभित्र संग्रहालय समेत निर्माण गर्न रातो किताबमा छ्यालिस लाख बजेट उल्लेख गरिएको छ लामो प्रयासका कारण आइत बजार डोटी घटाल चिर्केटे हुँदै जोगबुडा जोड्ने सड़क निर्माणका लागि सत्ताइस लाख सरकारले रातो किताबमा उल्लेख गरेको एमाले नगर कमिटी अध्यक्ष ओझाले जानकारी दिनुभयो साथै ऐतिहासिक पर्यटकीय स्थल अजयमेरी कोट जोड्ने सात किलोमिटर सड़क कालोपत्रे गर्ने लगायतका अन्य ससाना योजनाहरू समेत रातो किताबमा उल्लेख गरिएको उहाँले जानकारी दिनुभयो पञ्चेश्वर विकास प्राधिकरण पीडीएको को गभर्निङ बडी बैठक छल्न अनेकौ वाहना देखाउँदै आएको भारतीय पक्षले यसपालि पनि उही प्रवृत्ति दोहोर्याएको छ भारतीय जलस्रोत सचिव शशेशेखर कार्य व्यस्तता देखाउँदै आउन नमानेपछि हिजो पोखरामा हुने तय गरिएको गभर्निङ बढेको चौथो बैठक अनिश्चित हुन पुगेको छ नेपालका ऊर्जा र भारतीय जलस्रोत सचिवले बैठकको अध्यक्षता गर्ने पीडीएमा प्रावधान रहेको छ भारतीय पक्षले सचिवको ठाउँमा अतिरिक्त सचिवलाई जिम्मेवारी दिएर पठाएपछि रद्द गरिने भएको नेपालका तर्फबाट बैठकमा सहभागी हुन गएका एक सदस्यले जनाएका छन् डोटीमा यस वर्ष पनि मुक्त हलिया पुनस्थापनाका लागि नेपाल सरकारले विनियोजन गरेको रकम फ्री जाने लगभग पक्का भएको छ असार मसन्त नजिक नै लाग्दा पनि काम पूरा नभएकाले कुल रकमको तीस प्रतिशत रकम फ्रिज जाने अवस्थामा पुगेको मुक्तहरिया जिल्ला पुनस्थापना समितिका सदस्य सचिव एवं जिल्ला मालपोत कार्यालय डोटीका मालपोत अधिकृत सुनिल सागर जोशीले बताएका छन् यस वर्ष पुनस्थापनामा परेका घर मर्मतका लागि बीसजना जग्गा खरिदका लागि पन्ध्रजना र घर निर्माणका लागि पन्ध्रजना गरी जनाले पाउने सोह्र लाख पच्चीस हजार रकम फ्रेज जाने अवस्थामा रहेको जोशीले जानकारी दिएका छन् डोटीमा मुक्त संस्था राष्ट्रिय हलिया मुक्ति समाज डोटी भित्र देखिएको किचलोका कारण पुनस्थापना कार्यक्रममा समस्या देखिएको हो संस्थाको आन्तरिक विवादलाई लिएर राष्ट्रिय मुक्त हलिया समाज महासंघका पूर्व अध्यक्ष डम्बर बेकरले विरोध गरेपछि पुनस्थापना समितिको बैठक स्थगित भएकै कारण पुनस्थापनामा दुई महिना ढिलाइ भएको र रकम फ्रिज जाने अवस्था आएको राष्ट्रिय हलिया मुक्ति समाज डोटीका अध्यक्ष भीमबहादुर सार्कीको आरोप रहेको छ तर संस्थामा गैरहरिया नेतृत्वमा आएको संस्थाको विवादबारे पुनरावेदन अदालतमा मुद्दा चलिरहेको र मुक्तहरिया पुनस्थापनाको रकम केही व्यक्तिले हिनामिना गरेका कारण त्यसको छानबिनका लागि आफूले जानकारी गराएको र त्यसले पुनस्थापनामा कुनै असर नपरेको महासंघका पूर्व अध्यक्ष डम्बरविकको भनाइरहेको छ युएमा हत्या आरोप लागेर मृत्युदण्डको सजाय सुनाइएका दार्चुलाका एक व्यक्तिको उद्धार तत्काल सम्भव नभएको दूतावासले जनाएको छ तेह्र वर्षदेखि हत्या अभियोगमा जेलमा रहेका दार्चुलाको धारी दुईका अमर बहादुर बमको तत्काल उद्धार सम्भव नभएको अबुधाबीमा रहेको नेपाली दूतावासले जनाएको हो उद्धारका लागि पटक पटक उच्चस्तरीय पहल गरिए पनि घटनाको प्रकृति अनुसार समस्या जटिल भएकाले तत्काल उद्धार हुन सक्ने सम्भावना छैन युएका लागि कार्यवाहक राजदूत नेत्र बहादुर टण्डनले भन्नुभयो दूतावासले दुवैमा गरेको एक अन्तर्क्रिया कार्यक्रममा कार्यवाहक राजदूत टण्डनले यस्तो बताउनु भएको हो बम सन् दुई हजार तीन जनवरी छब्बीसदेखि दुवैको सेन्ट्रल जेलमा हुनुहुन्छ कामका लागि भारत पुगेका बम त्यहाँ स्थित एक मार्बल कम्पनीको काम छाडी सवारी चालक बनेर दुवै पुग्नु भएको थियो भारतीय कम्पनीमा कम्पनीवाला नागरिकले बीस हजार भारतीय रूपैयाँ तलब दिने आश्वासन देखाएपछि बिहे गरेको त्याइस दिनमा श्रीमती छोडेर उहाँ भारतबाटै दुबई पुग्नु भएको थियो बमका कम्पनी मालिकहरूले बर दुबईमा रहेको इण्डियन क्लबमा एक भारतीय नागरिकको हत्या गरेको र उनीहरूलाई आफ्नो गाड़ीमा राखेर भगाउन सघाएको आरोपमा युए पुगेको एक महिनामै उहाँ पक्राउ परेर जेलमा रहेका छनृ सुदूरपश्चिमको प्रमुख पर्यटकीय स्थल खप्तडमा नेपाल टेलिकमले जीएसएम सीडीएमए मोबाइलको टावर निर्माण गरेको छ यो क्षेत्रमा टावर नहुँदा समस्या भएको थियो टावर निर्माणपछि मोबाइलले काम गर्न थालेको नेपाल टेलिकम दिपालका प्रमुख गगनचन्द ठकुरीले बताउनु भएको छ विद्युत नहुँदा सोलार जडान गरी टावर सञ्चालनमा ल्याएको र नेटवर्क कनेक्सनका निम्ति अछाम जिल्लाको मंगलसेनमा रेडियो जडान भएको कार्यालयले जनाएको छ झण्डै पच्चीस लाखको लगानीमा बनेको टावरको परीक्षण असारको अन्तिम हप्ता गरी नेटवर्क छोडिने नेपाल टेलिकम दिपालका प्रमुख ठकुरीले बताउनु भएको छ सीमावर्ती भारतीय शहर बनबासा नजिकै रहेको महाकाली नदीमाथिको पुलमा आउत जावत सुचारू भएको छ सम्भारको काम पूरा नभएको कारण देखाएर भारतीय पक्षले बन्द गरेको आउत जावत हिजो बेलुकीबाट सुचारू भएको हो यसअघि भारतीय पक्षले जीर्ण अवस्थामा रहेको पुलको मर्मत गर्ने भन्दै चौविस घण्टाका लागि आवागमन बन्द गरेको थियो पुल मर्मतको काम समयमै सकिएकाले पुलमा आवागमन सुचारू भएको कञ्चनपुरका प्रहरी प्रवक्ता केदार खनालले जानकारी दिनुभएको छ महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक भन्दा माथि पुगेपछि पुलको सुरक्षालाई मध्यनजर गर्दै भारतीय पक्षले चारपाङ्ग्रे सवारीका साधनको आवत जावत बन्द गर्दै आएको छ तपाईँले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्च र इन्टरनेटमा युनिटी डट कम डट एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर चौध सिटिडीकी एक महिला कृषकले तरकारीबाटै वार्षिक लाखौं आमदानी गरिरहेकी छिन् स्थानीय लक्ष्मी राणाले अहिले तरकारी खेतीबाटै वार्षिक रूपमा झण्डै साढे चार लाखसम्म आमदानी गरिरहेकी छिन् उनी जस्तै सबैले तरकारी खेती गर्छन् तर उनको जत्तिकै आमदानी अरूले गर्न सकेका छैनन् लक्ष्मीले तरकारी खेतीमा गडेउला मल प्रयोग गर्दै आएकी छिन् गडेउला मलकै कारण गाउँमा सबैभन्दा बढ़ी र राम्रो तरकारी उनको बारीमा उत्पादन हुने गरेको छ जसका कारण उनको आमदानी महिनाकै चालिस हजार पुग्ने गरेको उनी आफै बताउँछिन् तर अहिले उनले प्रयोग गर्ने गडेउले मलले तरकारी बढ़ी उत्पादन हुन थालेपछि गाउँका अन्य कृषक पनि गडेउला मलतर्फ आकर्षित भएका छन् लक्ष्मीले गणेउला बेच्ने समेत गर्नु भएको छ एक गणेउलाको दुई रूपियाँ लिने गरेको उनले बताएकी छन् महिला कल्याण बचत तथा ऋण सहकारी संस्थाले गणेउला ल्याएर सहयोग गरेपछि उचित मेहनतले उहाँको आमदानीको राम्रो बाटो खुलेको हो गरिबी निवारण कोषले ग्रामीण गरिबी न्यूनीकरणका लागि भन्दै डोटीका विभिन्न गाविसहरूमा बाँडेको रकम भाका नाग्दा समेत असुलीमा समस्या देखिएको छ घुम्ती कोष मार्फत जिल्लाका विभिन्न समूहलाई वितरण गरिएको एक्काइस करोड़ एकतीस लाख चौध हजार रकम मध्ये भाका नागेको करिब एघार करोड़ रकम उठ्न बाँकी रहेको जनाइएको छ अहिलेसम्म छ करोड़ सतहत्तर लाख पाँच हजार रकम मात्र असुली भएको साझा संस्थाहरूले बताएका छन् असुली गर्न बनाइएको मापदण्ड नै फितलो भएको बताउँदै गरिबी निवारण कोषका डोटी प्रबन्धक बन्धु विक्रम साईले जिल्लाका गरीबीहरूको रेखामुनि रहेका कतिपयले राम्रो काम गरेर जीवन निर्वाहलाई सहज बनाएको भए पनि केहीले भने रकम दुरूपयोग गरेको पाइएको बताउनुभयो किन्ने मान्छे आउलान् भनेर हुचिल समातेको खबर विभिन्न ठाउँमा पठाए उनले भने एक महिनासम्म पनि कोही किन्न आएनन् दिनकै आधा किलो मासु खाएर कसले पाल्न सक्छ पछि छोडिदिए केटाकेटीले खेलाएर मारे बझाङगढ आएका एक बासिन्दाको भनाइ हो यो होसिल पाँच लाखमा बिक्री हुन्छ भन्ने हल्ला सुनेका उनले बिहानै उठेर बारीतिर हिँडेको बेला नजिकै खेलिरहेका दुईवटा होसिल एक महिना अघि पक्रेर घरमा ल्याएका थिए महँगो मूल्यमा बिक्री हुने हल्लाका कारणले त्यहाँका बासिन्दाले लोपन्मुख प्रजातिको चरा होसिल समात्ने काम गरिरहेका छन् धेरै दिनसम्म पनि बिक्री नभएपछि समातेका हुचिल खाना नपाएर मर्ने गरेका छन् कैलाश गाविसका उमेश विष्टले भन्नुभयो हाम्रो गाउँका एकजनाले पाँचवटा हुचिल समातेको थियो धेरै दिनसम्म पाल्दा पनि किन्ने मान्छे कोही पनि नआएपछि छोडिदियो तर हुचिल त उड्न नसक्ने भइसकेछन् दुईवटा त बल्ल बल्ल उडेर भागे अरू तीनवटा चाहिँ त्यत्तिकै मरे स्थानीय भाषामा हुभाग भनिन भनिने हुचिल चरा बिक्री नभए पनि हल्लाकै भरमा समात्ने र मार्ने काम धेरै हुन थालेको छ कञ्चनपुरको बेलौरी क्षेत्रमा ठूलो परिमाणमा भारत पैठारी हुँदै गरेको सुपारी बरामद भएको छ इलाका प्रहरी कार्यालय बेलौरीको टोलीले बेलौरी नगरपालिका दुई दिनापुरको थापा चौराहा नजिकैबाट हिजो भारततर्फ पैठारी हुँदै गरेको अवैध सुपारी बरामद गरेको हो झण्डै बाह्र बजेतिर भारततर्फ पैठारी गर्ने तयारी अवस्थामा राखिएको साठी बोरा सुपारी बरामद गरिएको बेलौरीका प्रहरी निरीक्षक भरत बहादुर चौधरीले जानकारी दिनुभएको छ उहाँले नेपाल भारत सीमा क्षेत्रबाट तीन सय मिटरको दूरीमा नेपाली भूमिमा रहेको भारतीय मूलका व्यापारी बेट्टो भाटियाको गोदामबाट उक्त सुपारी बरामद गरिएको बताउनुभयो यस्तै प्रहरले दार्चुलामा भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएको सामान बरामद गरेको छ जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक सुशील सिंह राठौरका अनुसार हिजो सदरमुकाम खलंगा स्थित बस पार्कबाट एक लाख अठाइस हजार बढ़ी मूल्य बराबरको उक्त सामान बरामद गरिएको हो बरामद गरिएको सामानहरूमा चिनी चप्पल चामल खानेतेल लगायतका रहेका छन् भन्सार छरी गरी सामान ल्याउने मान्छे भने प्रहरी आएको थाहा पाएपछि भागेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ अब सड़क तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट पछिल्लो चौविस घण्टामा सुदूरपश्चिममा सड़क तथा सवारीसँग सम्बन्धित एउटा दुर्घटना भएको छ पूर्वपश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको कृष्णपुर नगरपालिका पाँच गुलरिया वनदेवी मन्दिर नजिकै हिजो दिउँसो सवा तीन बजी नापास ख बयासी पच्चिस नम्बरको भाडाको बसले पैदल यात्री सोही नगरपालिकाको वडा नम्बर तीनकी अन्दाजी बहत्तर वर्षीय नन्दादेवी कुँवरलाई बाटो काट्ने क्रममा ठक्कर दिएको छ ठक्करबाट वृद्ध कुँवरको टाउकोमा गम्भीर चोट लागेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ उनको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार हुन नसक्दा थप उपचारका लागि नेपालगंज रेफर गरिएको छ बस चालक र बस प्रहरीको नियन्त्रणमा रहेका छन् यसैबीच अवरूद्ध रहेका दुईवटा सड़क खण्डहरू सञ्चालनमा आएका छन् अविरल वर्षासँगै आएको पहिरोले अवरूद्ध महाकाली लोकमार्ग चार दिनपछि सञ्चालनमा आएको छ भने जयपृथ्वी राजमार्ग पनि अवरुद्ध भएको सात घण्टापछि सञ्चालनमा आएको छ अब आज दिनभरिको मौसमी पूर्वानुमान आज दिउँसो पनि देशभर मौसम बदली हुनेछ साथै मध्याहपछि पूर्वी र मध्य क्षेत्रका केही ठाउँमा मेघगर्जन सहित वर्षा र पश्चिमका धेरै